व्यावसायिक प्रतिस्पर्धी र मर्यादित पेसाका रूपमा विकास गर्ने र यसमा संलग्न उत्कृष्ट कृषकहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले विगतमा जस्तै आर्थिक वर्ष दुई हजार त्रिहत्तर चौहत्तरमा पनि जिल्ला स्तर राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण एवं सम्मान कार्यक्रममा सहभागी भई प्रतिस्पर्धा गर्न इच्छुक सम्पूर्ण कृषक महानुभावहरूलाई मिति दुई हजार त्रिहत्तर असार उनातिस गतेको पत्रमा प्रकाशित सूचनाको तीस दिनभित्र सम्बन्धित जिल्ला कृषि विकास कार्यालयमा नियमान अनुसार दरखास्त पेश गर्न हुन सूचित गरिन्छ विस्तृत जानकारीका लागि नजिकको कृषि सेवा केन्द्र पशु सेवा केन्द्र जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशु सेवा कार्यालयमा सम्पर्क राख्न सक्नुहुनेछ जिल्ला कृषि विकास कार्यालय डडेलधुरा प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको साँझ छ बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना अनि म भूपेन्द्र विष्ट सबैभन्दा पहिले आजका केही प्रमुख विषयवस्तु सार्वजनिक यातायात व्यवसाय समितिले गरेको यातायात बन्दका कारण सुदूरपश्चिमको जनजीवन प्रभावित बनेको छ बस संचालनको विषयमा भएको विवाद र प्रहरीले दमन गरेको भन्दै सुदूरपश्चिमका विभिन्न आठवटा बस समितिहरूले गाडी सञ्चालनमा नल्याएपछि यात्रुहरू मर्कामा परेका हुन् शुक्रबार गाडी सञ्चालनको विषयमा भएको विवादलाई लिएर प्रहरी प्रशासनले मिलाउनुको साटो हस्तक्षेप गरी मजदूरहरूमाथि लाठीचार्ज गरेको आरोप लगाउँदै अनिश्चितकालीन यातायात बन्दको घोषणा गरिएको सुदूरपश्चिम यातायात व्यवसाय संघका अध्यक्ष एवं संयुक्त आन्दोलन परिचालन समितिका संयोजक टेकराज जोशीले बताएका छन् प्रहरी हस्तक्षेप गरी हिरासतमा लिएका मजदूरहरू टेक खड्का पृथ्वी जोशी रामबहादुर थापा यादवे र चन्द्रप्रसाद मिश्रालाई बिना शर्त रिहा गर्नुपर्ने बताउँदै संयोजक जोशीले प्रणाली दर्ता गरी यात्रुहरूलाई सेवा दिनुको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 सञ्चालक तथा बारमा कार्यरत महिलाहरूलाई बोलाई आचार संहिताबारे छलफल भएको उहाँले जानकारी दिनुभएको हो आचार संहिता अनुसार अब रेस्टुरेन्ट तथा बारमा काम गर्ने युवतीहरूले खुट्टादेखि घाँटीसम्म ढाक्ने कवडा लगाउनु पर्नेछ यस्तै ग्राहकलाई आतिथ्य सत्कार मात्रै गर्नुपर्ने तथा ग्राहकसँगै बसेर मद्रा सेवन गर्न समेत नपाइने व्यवस्था भएको छ परहरूले समय समयमा अनुगमन निरीक्षण गर्ने तथा आचार संहिता पालना नभएमा कानूनी कार्यवाही गर्ने जनाएको छ स्यालले टोकेर डडेलधुराको पोखरा बजार नजिकै दुईजना घाइते भएका छन् बिहान आठ बजेतिर आँगनमै रहेको धारामा मुख धुन लागेकी अमरगढी सात पोखरा बजार नजिकैको तिलाडी गाउँकी आठ वर्षीय बालिका काली कैनीलाई स्यालले आक्रमण गरेर घाइते बनाएको हो उनको मुख र हातमा घाउ भएका छन् उपक्षेत्रीय अस्पतालले उनलाई काठमाडौँ लैजान भने पनि आर्थिक अभावका कारण यतै सम्भव भएसम्मको उपचार उपक्षेत्रीयमै भइरहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ यस्तै पोखराकै बाइस वर्षीय महिला मनिषा भण्डारीलाई समेत सोही स्यालले टोकेर घाइते बनाएको छ उनको हातमा सामान्य घाउ रहेको जनाइएको छ बारीमा घाँस काट्ने क्रममा बालिकालाई टोकेको एक घण्टापछि ती महिलालाई झम्टिँदा उनले आफ्नो हातमा रहेको हँसिया प्रहार गरी स्याललाई मारेको प्रहरले जनाएको छ भैतडीको तल्लो सुराडमा भीड़बाट लडेर आज दिउँसो एकजनाको ज्यान गएको छ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब परीक्षक मोहन प्रसाद पोखरेलका अनुसार ज्यान जानेमा शर्माली साथका जलेराम सार्कीकी बीस वर्षीय छोरी कमला सार्की रहेका छन् कमलाको घर नजिकै रहेको मुसुरकोट भीड़मा घाँस काटिरहेका बेला एक्कासी लडेर घटनास्थलमै ज्यान गएको स्थानीय सुरज साउदले प्रहरीलाई जानकारी दिएको बताइएको छ जानकारी पश्चात प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ घटनास्थल सदरमुकामबाट दुई दिनको पैदल दूरीमा पर्दछ कैलालीको पहलमानपुर गाविस दुई स्थित नालामा आज एकजना मृत भेटिएका छन् मृतक सोही गाविस आठ वन पचपन्न वर्षीय दिलबहादुर चौधरी रहेको इलाका प्रहरी कार्यालय सोखटका इन्चार्ज प्रहरी निरीक्षक नृप शाहले बताउनु भएको छ बाढ़ी आएको समय उनी नालामा डुबेर मरेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ चौधरी पहलमानपुर बजारमा व्यवसाय गर्दै आएका थिए लगातारको वर्षापछि गएको पहिरोमा परेर डडेलधुराको कुटेलीमा एक महिला सामान्य घाइते भएकी छन् हिजो साँझको समयमा घरमाथिबाट पहिरो खस्दा कुटेली पाँच सुनकोटकी पैंचालिस वर्षीय सरूदेवी भूल सामान्य घाइते भएको र उनको उपक्षेत्रीय अस्पतालमा उपचार गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ बझाङमा यस वर्ष साउनको दोस्रो सातामा शत प्रतिशत रोपाई सकिएको छ समयमै पानी परेर रोपाई सकिएकाले उत्पादन पहिलाको तुलनामा राम्रो हुने आशामा किसानहरू खुसी भएका छन् रोपाई सकिएपछि किसानहरू फुर्सदिला पनि भएका छन् केही जिल्लाभित्र र केही भारततिर रोजगारीमूलक कामका लागि हिँडिसकेका छन् भने केही हिँड्ने तयारी गर्दैछन् यो वर्ष जिल्लाभरिमा करिब सात हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको र साउन सात गते मौलादलीको जुजी जिउला धान फल्ने फाँटमा अन्तिम रोपाई भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ जिल्लामा सबैभन्दा पहिला जेठको पहिलो हप्ताबाट रायलको देउरामा रोपाई शुरू भएको कार्यालयको बाली संरक्षण शाखाका प्राविधिक बहादुर सिंहले जानकारी दिनुभएको छ धर्चुलाको शंकरपुर गाविस वडा नम्बर तीन पाँच र आठमा दुम्सीले मकै बाली नष्ट गर्दा किसानहरू चिन्तित बनेका छन् करिब एक सय पच्चीस घर परिवारले लगाएको मकै बाली दुम्सी र सुगुरले खान थालेपछि स्थानीयमा खाद्यान्न अभाव हुने आशंका छाएको छ दुम्सीबाट मकै बाली बचाउन रातभर जागराम बस्नु परिरहेको छ स्थानीय किसान सुरेश राज पन्तले भन्नुभयो रातभर हात बातेर हात रातभर हात हातमा बाँधेर घण्ट बजाउँदै जागराम बस्ने गरेका छौं तर पनि बिहान खेतमा जाँदा सबै मकै बाली खाएको पाइन्छ अहिले अधिकांश क्षेत्रमा मकैमा चूर लागिसकेर घोका लाग्ने समय भएको छ दार्चुलाको प्रमुख खाद्यान्न मकै बाली यसरी जंगली जनावरले सका पार्दा स्थानीयहरू चिन्तित भएका छनृ तपाई युनिटी खबर सुनिरहनु भएको छ बझाङको कालङ्गा नदीको किनारमा रहेको खिरातडीको समैजी प्राविको भवन नदीकरणका कारण भत्कने अवस्थामा डोटीमा स्थानीय तह निर्धारणका विषयमा राजनीतिक दलहरू विभाजित लगायतका समाचार एकैछिनपछि प्रस्तुत गर्नेछौ रेडियो सुन्दै गर्नुहोला ओहो नमस्कार बोजू ओहो नमस्कार स्वयंसेवीका नानी केही कामखी आइथ्या कि ए अरू त केही काम नै हो रे बाउजू यो बाल भिटा दिउ कि भणीबाट आया हुँ यो बाल भिटा भण्या के हो नानी बाल भिटा पन्ध्र किसिमका भिटामिन रे आइरन लगायतका खनिज तत्त्वको मिश्रण हो यो नाना पाकेटमी धुलो जसो पाइन्छ त्यो यसै हो यो यो बच्चानको खानाइनु मिसैबाट खुवाउनु पढन्छ बाल भिटा छ महिना पुरा भएपछि दुई वर्षसम्मका बच्चालाई खुवाउनु पढन्छ ए खुबै निकै कुराले अर्यातमले त यहीका फाइदा के हुनान् भए बच्चाको शारीरिक र मानसिक विकास हुन्छ बच्चाको खाना खाने मन बढाउँछ बच्चाको रगतको कम हुने रे अरू सूक्ष्म पोषक तत्त्वको कम हुन बटाइलै जोगाउँछ बाल भिटा खुवाए पछा बच्चा चलाख दडो रे फुर्ती फार्ती भएका हुनान् बाल बिटा खुवाएका बच्चा नखुवाएका बच्चाका तुलनामी थोकाइ रोग लागन्छ यहीलाई कसरी खुवाउनु बढान्छ बच्चानले खाने चार समूहका खानेकुरा मिसैबर बनाएको बाकलो जाउलो निकेरी मिस्याको खानु लिटो जस्ता नरम खानेकुरा हामी बर खुवाउनु पढन्छ एक बर खानेकुरा खुन्ज्या एक पाकेट बालभिटा पुरै बर खुवाउनु पढन्छ हो भाउजू एक कुरा निकै बुझ बालभिटा खानाइनु मिसाए भने तमले त्यो आधा घन्टा भित्रै सबै खुवाइसक्नु पढन्छ बाल भिटा समुदाय प्रवर्धन कार्यक्रमका लागि जिल्ला स्वास्थ्य कार्यालय डडेलधुरा र रेडियो युनिटीको सहकार्य धारो रहेछ पानी खानु पर्यो पक पक साथी पहिले यो किताब पढ पिमान पानी खा पानी त सापहरू मात्रै खानु पर्दो रहेछ हो ग्यापी साथी पानीलाई कि त उमालबाट कि त क्लोरिन झोल प्रयोग गरेर कि त फिल्टरहरूबाट होइन भिडिया घामी तताइबाट खानु पर्छ अनि साथी म लगे घर पुगे पछा साबुन पानीले हात धोएर मात्रै खाना खानु त्यसो त मलाई याद धो अनि हामीले त चर्पीमा मात्रै दिसा पिसाब गर्नु पर्छ रे मिसले भड्या हुन् हो क्या साथी पानी शुद्धिकरण अपर मात्रै पिउनेहरू सर्फीको प्रयोग गरौँ र साबुन पानीले हात धुने बानी बसालौँ झाडा पखालाबाट सधैँ टाढा रहौँ साथीयो क ख ग सङ्गी हो विद्यालय सरसफाइमा सबै अघि बढौँ विद्यालय खाने पानी सरसफाई तथा स्वच्छता प्रवर्धन कार्यक्रमका लागि विश्व खाद्य कार्यक्रमको सहयोगमा विकास तथा प्रकोप व्यवस्थापन केन्द्र जिल्ला शिक्षा कार्यालय डडेलधुरा र रेडियो युनिटीको सहकार्य ल स्वास्थ्य कर्मी नानी हामी बच्चा जन्माउन स्वास्थ्य संस्थामै आएका छौँ मेरी बुहारी र हुनेवाला बच्चाको स्वास्थ्यमा कुनै पनि खराबी हुनुहुन्न है हुन्छ आमा हुन्छ तपाईँ चिन्तै नगर्नुहोस् ल बधाई आमा तपाईँ नातिनीको हजुरआमा बन्नुभयो धन्यवाद कर्मी नानी मेरी नातिनीलाई छिट्टै आमाको दुध खुवाउन लगाउनु है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 रेस्टुरेन्टमा आचार संहिता लागू हुने लगायतका समाचार बजाङको कालङ्का नदीको किनारमा रहेको खिरातडीको समयजी प्राथमिक विद्यालयको भवन नदी कटानका कारण भत्किने अवस्थामा रहेको छ कुनै पनि बेला भवन भत्किने खतरा रहेको भन्दै जिल्ला शिक्षा कार्यालयले विद्यार्थी नराख्न विद्यालयलाई सुझाव दिइसकेको छ यो विद्यालयलाई कटान गर्दै कालङ्का नदी बाज गाविसको पौटमा रहेको रत्न माध्यमिक विद्यालयको चारवटा भवनतिर सोझिएको छ विद्यालयको कम्पाउण्डसम्म नदी पुगिसकेको छ कुनै पनि बेला विद्यालय बगाउने खतरा छ विद्यालयका प्रधानाध्यापक वीरभद्र विष्टले भन्नुभयो बाहिर पानी परिरहेको छ यति धेरै विद्यार्थीलाई अन्त राखेर पढाउन सक्ने अवस्था छैन ज्यानै जोखिममा राखेर पठन पाठन गर्नु हाम्रो बाध्यता हो विद्यालय जोखिममा रहेको कुरा जिल्लामा र शिक्षा मन्त्रालयसम्म जानकारी गराइसकेको भए पनि केही पहल नभएको एउटा पाउटा बासिन्दाले गुनासो गरेका छन् नदी कटानको जोखिम बढेकाले विद्यालय आसपासका घरका बासिन्दालाई यो ठाउँ छोडिसकेका छन् यस विद्यालयमा पाँच सय त्रियानब्बे विद्यार्थी अध्ययनरत रहेका छन् यी केही उदाहरणहरू मात्रै हुन् लगातारको झरीले जिल्लाका नदीमा पानीको बहाव बढ़न थालेपछि नदी किनारमा रहेका अधिकांश विद्यालयहरू जोखिममा रहेका छन् बजाङ जिल्लामा धेरैजसो विद्यालय सेती नदी कलङगाड बाहुलीगाड लगायत विभिन्न नदी र खोलाको किनारमा रहेका छन् पचास भन्दा बढ़ी विद्यालय नदीको किनारमा उच्च जोखिमको अवस्थामा रहेको जिल्ला शिक्षा अधिकारी मदन थापाले बताउनु भएको छ जुनसुकै बेला पनि विद्यालय बगाएर लैजाने अवस्था छ थापाले भन्नुभयो जोखिम छ भनेर जान्दा जान्दै पनि प्रत्येक वर्ष यस्तै ठाउँमा करोडौंको संरचना थपिरहेका छौं यो रहर नभई बाध्यता रहेको छ कालंगा नदीको किनारमा बीस सेती नदीको किनारमा पच्चीस र बाहुलीघाट खोलाको किनारमा रहेका पाँचवटा विद्यालयमा जोखिम बढ़दै गएको छ नदी किनारमा रहेका अधिकांश जिल्लामा नाम चलेका माध्यमिक र उच्च माध्यमिक प्राथमिक विद्यालयहरू रहेका छन् जिल्ला शिक्षा अधिकारी मदन थापा भन्नुहुन्छ जिल्लाभरिका अधिकांश विद्यालयहरू कुनै नदी कटान्त कुनै पहिरोको जोखिममा छन् जोखिम न्यूनीकरणका लागि योजना बनाउने हो भने मन्त्रालय स्तरबाट सोचिनुपर्छ कैलालीमा मोहना नदी किनार संरक्षण वृहत वृक्षारोपण अभियान शुरू गरिएको छ वर्षनी भाडी डुबान कटनबाट क्षति हुँदै आएको कैलालीमा सरकारी निकाय र स्थानीयवासीको संयुक्त प्रयासमा वृहत वृक्षारोपण अभियान शुरू भएको छ धनगढी उपमहानगरपालिका उन्नाइस स्थित फूलबारी मोहना नदी किनाराको खाली जमिनमा बिरूवा रोपेर अभियानको उद्घाटन गर्दै वन मन्त्रालयका सचिव उदय चन्द्र ठाकुरले यो अभियानबाट वन्यजन्तुको संरक्षण पर्या पर्यटनको विकास स्थानीयवासीको जीविकोपार्जन सुधारमा सहयोग पुग्ने बताउनुभयो हरियाली प्रवर्धन नदी कटान नियन्त्रण जैविक विविधता संरक्षण गर्ने उद्देश्य रहेको मोहना नदी किनार संरक्षण वृहत वृक्षारोपण अभियान अन्तर्गत फुलबारीदेखि रतनपुर स्थित बसन्ता अन्तर्राष्ट्रिय जैविक मार्गसम्मको मोहना नदी किनारको पाँच हेक्टर जमिनमा करिब एक लाख बिरुवा रोपिने लक्ष्य लिएको छ कैलालीका जिल्ला वन अधिकृत डाक्टर सिन्धु प्रसाद ढुङ्गाना ले वृक्षारोपण अभियानप्रति खुशी देखिएको बताउनु भएको छ कैलालीको नेपाल भारत सिमानाका भएर बग्ने मोहना नदी किनारमा शुरू भएको वृक्षारोपण अभियानलाई सफल बनाउन जैविक तटबन्ध जस्ता नदी कटान नियन्त्रणका लागि ठोस योजना बनाएर सरोकारवाला पक्षले अघि बढ्नुपर्ने उहाँले जोड़ दिनु भएको छ महाकाली लोकमार्गको गोकुलेश्वर खलंगा सड़क खण्डको पनेबाज क्षेत्रमा सधैँजसो सड़क अवरुद्ध हुने गरेको छ सड़क माथिबाट ढुङ्गा निकालेको तथा नियमित पहिरो जाने गरेको कारण बर्खायामा यातायात सञ्चालनमा समस्या भएको छ सड़क माथिबाट खसेको पहिरोले महाकाली राजमार्ग दैनिक अवरूद्ध हुने गरेको छ उक्त सड़क खण्डको ग्वानीको पनेबाज पहिरो खस्दा दिनहु यात्रुले शास्ति भोग्नु परेको महाकाली यातायात समितिका सचिव सर्पराज बडुले बताउनु भएको छ सड़कको स्थायी समाधान नखोजिँदा यात्रुले शास्ति झेल्नु परेको छ यातायातका साधन पूर्ण रूपमा बन्द हुँदा दार्चुलाबाट बाहिरिनेर भित्रिने लामो तथा छोटो दूरीका यातायातका साधनहरू सो क्षेत्रमा घण्टौ रोकिनुपर्ने बाध्यता रहेको छ दैनिक जसो पहिरो जाने गरेको कारण समस्या भएको हो सड़क अवरुद्ध हुँदा काठमाण्डु महेन्द्रनगर थानगढ़ी डडेलधुरा बैतडी र दार्चुला सदनमा कामका लागि छुट्ने तथा जिल्ला भित्रन लागेका सवारी साधनहरू उक्त क्षेत्रमा रोकिनुपर्ने बाध्यता रहेको छ डोटीमा स्थानीय तह निर्धारणका विषयमा डोटीका राजनीतिक दलहरू विभाजित भएका छन् स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले राजनीतिक दलसँग परामर्शका लागि बोलाएको बैठकमा विभाजित भएको बताइएको छ समितिले बोलाएको बैठकमा नेपाली कंग्रेस नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले आठवटा स्थानीय निकाय बनाउनुपर्ने माग गरेका छनृ डोटीमा कम्तीमा आठवटा स्थानीय निकाय बन्नुपर्ने नेपाली कंग्रेसका नेता रामप्रसाद उपाध्यायले बताउनुभयो नेकपा माओवादी केन्द्र पनि आयोगले प्रस्ताव गरेको स्थानीय निकायको संख्यामा सन्तुष्ट नरहेको नेकपा माओवादी केन्द्र डोटीका अध्यक्ष त्रिलोचन भट्टले बताउनु भयो नेकपा एमाले लगायतका अन्य दलहरूले आयोगले प्रस्ताव गरेको डोटी जिल्लामा छवटा स्थानीय निकायमै केन्द्रीकृत भएर जानु आवश्यक रहेको बताउँदै आएका छन् आयोगले निश्चित मापदण्डका आधारमा प्रस्ताव गरेका छवटा निकायको सीमाका विषयमा छलफल गरी समृद्ध बनाउन पर्ने नेकपा एमाले डोटीका अध्यक्ष चक्र मल्लले बताउनुभयो डोटीमा हाल दुई हजार अडसठी सालको जनगणना अनुसार दुई लाख एघार हजार चार सय छयालिस जनसंख्या रहेको छ हालसम्म विद्यमान रहेको दिपायली सिलगढ़ी नगरपालिकाको जनसंख्या जम्मा तेइस हजार चार सय सोह्र मात्रै रहेको छ गाविसको संख्या पचास रहेको छ गाविसहरूमा सबैभन्दा बढी जनसंख्या तोलेनीको छ हजार एक सय सतहत्तर रहेको छ भने सबैभन्दा कम केदार अखडाको एक हजार आठ सय उनाचालिस रहेको छ नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले नयाँ सन्दर्भमा नेपाल भारत बीचको सम्बन्धमा पुनरावलोकन गर्नुपर्नेमा जोड़ दिएका छन् आज बिहान धनगढ़ीमा आयोजित पत्रकार भेटघाटमा भट्टराईले दुई देशबीचको सम्बन्धमा पुनरावलोकन गर्न भारत तयार रहनुपर्ने बताएका हुन् नेपाल भारत बीचको सम्बन्धमा पुनरावलोकन गर्नुपर्छ उनले भनेका छन् यसमा भारत पनि तयार रहनुपर्छ र नेपाल नेपालले पनि पुनरावलोकनका लागि आँट गर्नुपर्छ संयोजक भट्टाईले विगतमा राजनीतिक अस्थिरताका कारण नेपालले पनि पहल लिन नसकेको र भारतले पनि सकारात्मक भूमिका खेल्न नसकेको बताएका छन् उहाँले नेपाल भारत सीमा नजिकै भारतले बाँध बनाएको सन्दर्भमा पहिले नै अन्तर्राष्ट्रिय मान्यताका आधारमा दुवै देश बीचमा समझदारी कायम गर्नुपर्ने धारणा राखेका छन् एउटा देशलाई अप्ठ्यारो पर्ने गरी अर्को पक्षले एकपक्षीय रूपमा संरचना निर्माण गर्नु राम्रो होइन उनले भन्नुभएको छ पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले प्रस्तावित सात नम्बर प्रदेशको सीमांकनको विवाद लाई पहिलो संविधान सभाको समिति र राज्य पुनर्संरचना आयोगको प्रतिवेदनको आधारमा समाधान गर्नुपर्ने बताएका छन् उनले गत वर्ष भदौ सात र आठ गते कैलालीमा घटेको घटनाबाट सिर्जित समस्याको तत्काल निरूपण गर्नुपर्नेमा जोड़ दिनु भएको छ भदौ आठमा थारू समुदायको बयासी घर जलेको रहेछ नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले भने त्यसमा प्रशासनले राहतका लागि सिफारिश गरेको छ त्यो चाँडै कार्यान्वयन गर्नुपर्छ उनले भदौ सातको घटनाको सन्दर्भमा पनि उच्च स्तरीय स्वतन्त्र न्यायिक छानबिन आयोग बनाएर निरूपण गर्नु उपयुक्त हुने सुझाव दिएका छन् अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट आज सुदूरपश्चिमका मुख्य राजमार्गहरूमा गाडी नचल्दा सड़क तथा सवारीसँग सम्बन्धित त्यस्ता खासै दुर्घटना नभए पनि बैतडीमा एउटा दुर्घटना भएको छ बैतडी सदरमुकाम गोठला पानीमा आज बिहान ट्रेक्टर पल्टिँदा चालक गम्भीर घाइते भएका छन् जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहन प्रसाद पोखरेलका अनुसार बैतडी मेलौडी सातका अडतिस वर्षीय अनिल नेगी गम्भीर घाइते भएका छन् घाइते नेगीको जिल्ला अस्पतालमा उपचार हुन नसक्दा भारतको पिथौरागढ़ रेफर गरिएको प्रहरी नायब परीक्षक पोखरेलले जानकारी दिनुभयो सदरमुकाम गढी बजारबाट फोहोर लिएर गोठलापानीतर्फ गइरहेको दश र चन्द नगरपालिकाको से एक त सात छ तीन छ नम्बरको ट्रेक्टर अनियन्त्रित भई एक्कासी पल्टेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ गोठलापानी बजार नजिकै दुर्घटनामा परेको ट्रेक्टरमा धेरै नै क्षति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 भीड़बाट लडेर एकजनाको ज्यान गयो कैलालीमा एकजना मृत भेटिए बझाङमा यस वर्ष साउनको दोस्रो सातामै सात प्रतिशत रोपाई सम्पन्न दार्चुलाको शङ्करपुरका विभिन्न वडामा दुम्सीले मकै बाली नष्ट गरेपछि किसान चिन्तित र डुटीमा स्थानीय तह निर्धारणका विषयमा राजनीतिक दलहरू विभाजित नेपाल भारत बीचको सम्बन्धमा पुनरावलोकन गर्नुपर्नेमा नयाँ शक्ति नेपालका संयोजक भट्टराईको जोड समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी प्रकाशलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू Radio Unity dot com dot एनपीबाट पढ्न र चाहेको बेला समाचार बुलेटिनहरू तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यसपछि राष्ट्रिय खबरका लागि साँझ साढे सात बजे साझा खबर सुन्न सक्नुहुनेछ हवस्त समाचार बुलेटिनबाट हामी द्वय विदा हुन्छौ नमस्कार